सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरेकै साथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म सम्झना समाचार सुरु गरौं प्रमुख समाचारका शीर्षकहरूबाट सिन्धुपाल्चोकको प्याफ्रिकामा बस दुर्घटना हुँदा तेह्रजनाको मृत्यु जना घाइते उच्च स्तरीय राजनैतिक समितिको बैठक छाडेर नेपाली कंग्रेसका सभापति सुशील कोइराला नौलप्रासीमा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र नब्बेजियम राजदूत अर्मानबीच भेटवार्ता आज छैटौं गणतन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै अस्ट्रेलियाका नागरिक विश्वकै खुसी नागरिकका रूपमा रहेको एक तथ्याङ्कको दावी पाकिस्तानमा बन्न लागेको नयाँ सरकारले पाकिस्तानी पूर्व शासक परवेज मुश्रफलाई राजद्रोहको मुद्दा लगाउने र राजधानीमा जारी गोर्खाको फुटबलमा आज समूह बेका खेल सुरु पहिलो खेलमा एपिएफ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 रहेको प्रहरीले जनाएको छ बाटो निकै भिरालो र घुमाउरो भएको तथा क्षमताभन्दा बढी यात्रु सवार रहेकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने पौडेलले जानकारी दिनुभयो मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले मंगिरको पहिलो हप्ता संविधान सभाको चुनाव गर्न सरकार प्रतिबद्ध भएको बताउनु भएको छ गणतन्त्र दिवसको अवसरमा आज काठमाडौँको खेलमा भएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै रेग्मीले राजनैतिक आधार तयार हुन साथ सरकारले चुनावको मिति तोकिने समेत बताउनुभयो चुनावका लागि चाहिने आवश्यक ऐन कानूनको टुङ्गो लगाउन सरकारले विभिन्न दलसँग छलफल गरिरहेको भन्दै उहाँले सबै क्षेत्रबाट सरकारलाई सहयोग गर्न आग्रह पनि गर्नुभयो राष्ट्रपति डाक्टर रामरण यादवको उपस्थिति संस्कृतिमा भएको विशेष कार्यक्रममा विभिन्न जात जाति कला संस्कृति लगायतको झाँकी प्रस्तुत गरिएको थियो यसैबीच राष्ट्रपति डाक्टर रामभण यादवले दिवसको अवसरमा आज विभिन्न क्षेत्रमा योगदान पुर्याउने एक सय उनानब्बे जनालाई मान पदवी अलंकार र पदक प्रदान गर्नु भएको छ नागरिक समाजले सरकारले गरेको विशेष कार्यक्रममा कार्यक्रममा नगर काठमाडौँको बानेश्वरमा छुट्टै कार्यक्रम गरेको छ आज बिहान तोकेको उच्च स्तरीय राजनैतिक समितिको बैठक छाडेर नेपाली कंग्रेसका सभापति सुशील कोइरा नवलपरासीमा एउटा प्राकृतिक चिकित्सालयको भवन शिलान्यास गर्न पुग्नु भएको छ बिहान नौ बजे तोकिएको बैठक छाडेर नवलपरासी जानुभएको उहाँले आज रजहरमा रहेको प्राकृतिक चिकित्सालय भवन शिलान्यास गर्नुभयो यसअघि दुई दिन अघि पनि संयन्त्रको बैठक तोकिएको दिन कोइरा तनहुको बन्देपुर जाँदा बैठक स्थगित भएको थियो चितवन भरतपुरकी गौरीदेवी प्रधानले दिवंगत पतिको सम्झनामा करिब एक करोडको लागत भवन बनाउन लाग्नु भएको हो शिलान्यासपछि बोल्दै कोइरालाले प्राकृतिक विधा फस्टाउँदै गएकाले राज्यले त्यसलाई सहयोग गर्नुपर्ने बताउनुभयो सामुदायिक कार्यक्रमहरू सफल हुँदै गएकाले त्यस्तो त्यस्तो काममा कन्जुस्याङ हुँदैन यसमा मबाट सरकारको ध्यान खिच्ने काम हुन्छ उहाँले भन्नुभयो अर्थमन्त्री र स्वास्थ्य मन्त्री दुवैलाई प्राकृतिक चिकित्साको क्षेत्रमा बजेट विनियोजन गर्न आग्रह गर्ने कोइरालाले प्रतिबद्धता जनाउनुभयो कार्यक्रममा उहाँले राजनैतिक विषयमा कुरा गर्नु भएन नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र नवेजियन राजदूत आफ आल्मा बीच भेटवार्ता भएको छ नेपालले कोटेश्वरमा आज बिहान भएको भेटमा उहाँहरूबीच मुलुकको पछिल्लो राजनैतिक घटनाक्रम नयाँ निर्वाचन लगायतका विषयमा छलफल भएको नेपालको निजी सचिवालयले जनाएको छ भेटमा राजदूत रामश्रिमले दलहरूबीच निर्वाचन सम्बन्धी कानूनबारे विवाद कानून ल्याउने बारे भइरहेको प्रयासबारे चासो राख्नु भएको थियो जवाफमा नेपाली दलहरूबीच निर्वाचन सम्बन्धी कानूनबारे सहमति जुटाउन छलफल भइरहेको र केही दिनमा नै सहमति जुट्ने विश्वास दिलाउनु भएको थियो भेटमा उहाँहरूबीच नेपाल नेपाल र नर्वेबीचको द्विपक्षीय विषयमा समेत कुराकानी भएको थियो बिहान नौ बजे बस्ने भनेको उच्च स्तरीय राजनैतिक समितिको बैठक स्थगित भएको छ कंग्रेस सभापति सुशील कोइराला चितवन आउनु भएपछि बैठक स्थगित भएको हो बैठक बिहिबार बेलुका चार बजे बस्ने तय भएको छ संविधान सभाको चुनावका लागि चाहिने आवश्यक ऐन कानून लगायतका विषय टुङ्गो लगाउन उच्च स्तरीय राजनैतिक समितिको बैठक बस्न लागेको हो यसअघि दुई दिन अघि बस्ने भनेको बैठक पनि कंग्रेस सभापति सुशील कोइराला उपस्थित नभएपछि स्थगित गरिएको थियो दलहरूबीच सहमति गरेर आज नै विधानसभाको निर्वाचन घोषणा गर्ने तयारी थियो बलात्कारपछि गर्व बोक्न बाध्य भएकी झापाकी एक एघार वर्षकी बालिकाले छोरो जन्माएकी छन् झापाको खोदानबारी सिस्नेकी विश्वकर्मा थर्की ती किशोरीले आज बिहान विराटनगर स्थित कोशी अञ्चल अस्पतालमा गर्भधारण गरेको सात महिनाको अवधिमा नै छोरो जन्माएकी हुन् नातामा भिनाजु पर्ने चालिस वर्षका सुरेन्द्र विश्वकर्माले बलात्कार गरेपछि गर्व बोक्न बाध्य भएकी ती किशोरी केही दिनदेखि विराटनगर स्थित एबिसी नेपालको संरक्षणमा थिइन् उनलाई मंगलबार राति एक्कासी व्यथा लागेपछि उपचार गराउन कोशी अञ्चल अस्पताल लगिएको थियो सगरमाथा आरोहणको साठी वर्ष पुगेको अवसरमा कीर्तिमानी सगरमाथा आरोहीहरूलाई सहित सम्मान गरिएको छ सरकारले आज बिहान स्वदेशी तथा विदेशी कीर्तिमानी सगरमाथा आरोहीलाई रथयात्रा सहित सम्मान गरेको हो उनीहरूलाई नेपाल पर्यटन बोर्डको कार्यालय भिरकुटी मण्डपबाट बसन्तपुरसम्म रथयात्रा गराइएको थियो चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय क्याम्पसबाट प्रहरीले ठूलो मात्रामा घरेलु हतियार बरामद गरेको छ विद्यार्थीले होस्टेलमा लुकाएर राखेको अवस्थामा चार थान तरवार तीन थान फलामको रड एक सय तेह्र थान बाँसका लाठी लगायतका सामग्री बरामद गरेको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 नागरिक विश्वकै खोसी नागरिकको रूपमा रहेको एक तथ्याङ्कले देखाएको छ आर्थिक सहयोग र विकास संगठन आइसिडीले गरेको एक खोजमूलक अनुसन्धानमा त्यहाँका नागरिक विश्वकै सबैभन्दा खोसी नागरिकको रहेको तथ्य फेला परेको हो अस्ट्रेलियाको बोलियो अर्थव्यवस्थाले त्यहाँको जीवन शोषाङ्कलाई विश्वकै अग्रणी स्थानमा राखेको छ अनुसन्धान प्रतिवेदन अनुसार स्विडेन दोस्रो क्यानाडा तेस्रो नर्वे चौथो र स्विजरल्याण्ड पाँचौं खोसी र सुखी देशका रूपमा देखिएका छन् सर्वेक्षणमा नागरिकको आयस्तर स्वास्थ्य सुरक्षा र वासस्थानको मापदण्ड तोकिएको थियो अस्ट्रेलियाका पन्ध्र वर्षदेखि चौसठी वर्ष उमेरका दुई करोड तीस लाख नागरिक मध्ये त्रिहत्तर प्रतिशत रोजगार रहेको आइसिडीले जनाएको छ पाकिस्तान मुस्लिम लिग पार्टीका नेता नवाज शरीफको नेतृत्वमा बन्न लागेको नयाँ सरकारले पाकिस्तानी पूर्व शासक परवेश मुश्रफलाई राख्ने भएको छ आगामी हप्ता शपथ ग्रहणको तयारीमा रहेको शरीफको सरकारले पूर्व शासक मुशरफलाई राजद्रोहको मुद्दा लगाउने मुस्लिम लिगका सांसद तारिक आजिमले बताएका छन् नवाज शरीफको नेतृत्वमा सरकारमा रहेका बेला सैनिकु गरेको मुशरफलाई संविधान विपरीत काम गरेर देश कब्जा गरेको भन्दै राजद्रोहको मुद्दा लगाउनु अनिवार्य रहेको ती नेताको भनाइ छ अशरफ राजधानी इस्लामाबादको बाहिर इलाकामा रहेको आफ्नो फार्म हाउसमा नजरबन्दमा छन् उनले सन् दुई हजार सातमा पूर्व प्रधानमन्त्री बेन्जेर भुट्टोको हत्या दुई हजार छमा सैन्य अभियानमा बलौच नेता अकबर बुगतीको हत्या र दुई हजार सातमा संकटकालको क्रममा दर्जनौ न्यायाधीशहरूलाई हिरासतमा राखेको लगायतका आरोपको सामना गरिरहेका छन् अब खेल समस्या राजधानीमा जारी गोर्खाको फुटबलमा आज समूह बेका खेल शुरू भएका छन् अहिले अहिले पहिलो खेलमा सशस्त्र प्रहरीको एपिएफ र नवलप्रासीको देशभक्त युवा क्लब बीच खेल चलिरहेको छ दुवै टिमले पहिलो खेल हारेकाले क्वार्टर फाइनल प्रवेशको सम्भावना जीवित राख्न आज जित्नै पर्ने दबाव छ यस्तै आज दिउँसो हुने दोस्रो खेलमा थ्री स्टार र रानी पोखरी कर्णटी आठसिटी भिड्ने भएका छन् समूह बीमा शीर्ष स्थानमा रहेको थ्री स्टार र दोस्रो स्थानमा रहेको आरसिटी मध्ये विजेताले एक खेल बाँकी सधैँ क्वार्टरमा प्रवेश गर्नेछ समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक सिन्धुपाल्चोकको फ्यालफुङ्गामा बस दुर्घटना हुँदा तेह्रजनाको मृत्यु जना घाइते उच्च स्तरीय राजनैतिक समितिको बैठक छाडेर नेपाली कंग्रेसका सभापति सुशील कोइराला नवलपरासीमा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र राजदूत आलमरा मासलिनबीच भेटवार्ता आज छैटौं गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै अस्ट्रेलियाका नाग विश्वकै खुसी नागरिकका रूपमा रहेको एक तथ्याङ्कको दावी पाकिस्तानमा बन लागेको नयाँ सरकारले पाकिस्तानी पूर्व शासक परवेज मोश्रफलाई राजद्रोहको मुद्दा लगाउने र राजधानीमा जारी गोर्खाको फुटबलमा आज बीका खेल सुरु पहिलो खेलमा एपिएफ र देशभक्त प्रतिस्पर्धा गर्दै हौस् त दिउँसो दुई बजेको अर्पण समाचार सकियो म सम्झना बिदा हुन्छु नमस्कार